बुलबुल एउटा इरानी चरा बुलबुल यही प्रश्न यो मनमा घरिघरि आउँछ यही प्रश्न यो मनमा घरिघरि आउँछ हामी भोकै धनीलाई पुगी सरी आउँछ गरीबले प्रेम गर्नु पाप लाग्छ मलाई गरीबले प्रेम गर्नु पाप लाग्छ मलाई मायाभन्दा पहिला भोकमरी आउँछ हामी भोकै धनीलाई पुगी सरी आउँछ बाढी पहिरो हावाहुरी रोग भोक के के बाढ़ी पहिरो हावाहुरी भोक के के दुखीका बस्तीमा पीडा नाना थरी आउँछ हामी भोकै धनीलाई पुगी सरी आउँछ सम्झन नै मन छैन जाने निष्ठुरीलाई सम्झन नै मन छैन जाने निष्ठुरीलाई फेरि किन आँखाबाट वर्षे झरी आउँछ हामी भोकै धनीलाई पुगी सरी आउँछ चारो खोज्न हिँडेको चरो मर्यो परदेशमा चारो खोज्न हिँडेको चरो मर्यो परदेशमा बचेरालाई चारो लिई रुँदै चरी आउँछ यही प्रश्न यो मनमा घरि आउँछ हामी भोकै धनीलाई पुगी सरी आउँछ काठमाडौँ नागार्जुन आठ घर भई हाल डेनमार्क बस्दै आउनुभएका राजेश तुफान कार्कीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत किमेरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म राजेश तुफान कार्कीको गजल संग्रह तुफानभित्रका गजलहरू वाचन गर्दै सुमधुर नेपाली गजलहरू सुनाउनेछु राजेश तुफान कार्कीको गजल संग्रह तुफान मलाई धेरै पटक उहाँले डेनमार्कबाटै प्रयास गर्नुभएको थियो दिलाउनको लागि र यो पुस्तक हातमा परेको पनि निकै समय भइसक्यो पुस्तकलाई मैले पल्टाएर हेरेँ निकै सुन्दर राम्रा गजलहरूको साथमा तयार भएको रहेछ पुस्तक दुई हजार छयत्तर साल श्रावणमा पहिलोपटक प्रकाशित भएको यो पुस्तक समकालीन साहित्य प्रतिष्ठान बेलायतले प्रकाशन गरेको यो पुस्तकमा लेखिएको छ र उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरका महासचिव समेत हुनुहुँदो रहेछ मैले यो पुस्तक पढिसकेपछि थाहा पाएँ र यसभित्रका गजलहरूलाई वाचन गर्दै मैले आजको कार्यक्रममा सुमधुर नेपाली सांगीतिक गजलहरू बजाउने क्रममा पहिलो गजल यो राख्दैछु सताउ सताउ या मताउ मायामा मलाई बिलाउ बताऊ या बताऊ माया मलाई बिलाउ आज यस्तो प्रेम रस पिलाई आज यस्तो प्रेम रस पिलाई मै मिलाऊ तिमीमै मिलाउ सताउ या मताउ मायामा मलाई आशाको किरण जस्तै न्यानो अङ्गालोमा बेरी न्यानो अङ्गालोमा बेरी न्यानो अङ्गालोमा बेरी उषाको किरण जस्तै न्यानो अङ्गालोमा बेरी कहिले नबिर्सिने मिठो सम्झनामा सिलाउ समझना मिलाऊ आज यस्तो प्रेम रस पिलाई आज यस्तो प्रेम रस पिलाई लाऊ तिमी मई एक पल पनि मुटु चल्दैन तिमी बिना तिमी बिना एक पल पनि मुटु चल्दैन फिका लाग्छ स्वर्ग फिका लाग्छ स्वर्ग फिका लाग्छ स्वर्ग तिमी भित्रै ठाउँ दिलाऊ ठाउँ दिलाऊ आज यस्तो प्रेम रस पिलाई आज यस्तो प्रेम रस पिलाई तिमीमै मिलाऊ तिमीमै मिलाऊ सताउ या माया मायामा मलाई बिलाउ आज यस्तो प्रेम रस पिलाइ आज यस्तो प्रेम रस तिमी तिमीमै मिलाऊ मै मिलाऊ आफ्नाको थिचोमिचो घात चिनेपछि आफ्नाको थिचोमिचो घात चिनेपछि आए परदेश आफ्नो औकात चिनेपछि दुर्योधन र कंश जस्ता यी आफ्नाहरू दुर्योधन र कंश जस्ता यी आफ्नाहरू धन तुजोक यिनैका मात चिनेपछि आए परदेश आफ्नो औकात चिनेपछि जो गरीब उसैलाई पीडा छ हरिफ जो गरीब उसैलाई पीडा छ हरिफ मलाई डस्ने यिनैका दाँत चिनेपछि आए परदेश आफ्नो औकात चिनेपछि सानैदेखि वनवासी भएको मान्छे म हुँ सानैदेखि वनवासी भएको मान्छे म हुँ भोको पेटमा छटपट्टिका रात चिनेपछि आए परदेश आफ्नो औकात चिनेपछि यस कारणले म पत्थर भएको हुँ बुझ्यौ यस कारणले म पत्थर भएको हुँ बुझ्यौ दुखीलाई लाग्ने कैयौं बात चिनेपछि आफ्नाको थिचोमिचो घात चिनेपछि आए परदेश आफ्नो औकात चिनेपछि राजेश तुफान कार्कीको अर्को त्रिसठ्यौं गजलमा यस्तो छ आँगन भनेन बारी भनेन घाँसले आँगन भनेन बारी भनेन घाँसले जिन्दगी पनि त चलेन एकनासले जब भोकै रुन्छन् साना नानीहरू जब भोकै रुन्छन् साना नानीहरू लाग्छ थिचेको छ मलाई यो आकाशले जिन्दगी पनि त चलेको चलेन एकनाशले मृत्युपछिको चिन्ता धनीहरू लिँदैछौ मृत्युपछिको चिन्ता धनीहरू लिँदैछौ म पल पल मरेको छु एक गासले जिन्दगी पनि त चलेन नाशले आजाद छु भनी घमण्ड गर्छ दुनियाँ आजाद छु भनी घमण्ड गर्छ दुनियाँ संसार कैदी छ हेर पैसाको दासले जिन्दगी पनि त चलेन नाशले मेरो मृत्युको चिन्ता नगर ए दुनियाँ मेरो मृत्युको चिन्ता नगर ए दुनियाँ लैजा जलाइदे भन्दैन मेरो लासले जिन्दगी पनि त चलेन एकनासले गजल लेखेरै जीवन बिताउँ भन्छु गजल लेखेरै जीवन बिताउँ भन्छु तर एक छाक पनि टरेन स्याबासले आँगन भनेन बारी भनेन घाँसले जिन्दगी पनि त चलेन एकनासले काठमाडौँ नागार्जुन आठ घर भई अहिले डेनमार्क बस्दै आउनुभएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरका महासचिव राजेश तुफान कार्कीको गजल संग्रहबाट गजल वाचन गर्दै नेपाली गजल सुनाइरहेको छु अब सुनाउने गजल भूपेन्द्र महतोको शब्द सूरज कुमार थापाको संगीत र स्वरमा मेरा सिरानीमै मेरा सिरानीमै भिजेका छन् रहरहरू अचल मेरा स्फेरा भिजेका छन् रहरहरू अचल जसरी निसासिएका छन् शहर पलहरू अचल मेरा सिरा आँखामा खोजे हुन्छ आशाका उमङ्गहरू पोखिएका छन् हर झुल्कामा जहरहरू अचल जसरी निसासिएका छन् सहरहरू फुक्छ कहाँ फुक्छ यो डोर जिन्दगीको कहाँ पुग्छ कहाँ फुक्छ यो डोर जिन्दगीको निस्तेज छन् सपनाका लहरहरू अचल जसरी निसासिएका छन् सहरहरू अचल मेरा सिरा एउटा इरानी चरा बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल हेर्नुहोस् म कुनै गालिब मिर होइन हेर्नुहोस् म कुनै गालिब मिर होइन यो मेरो भनाइयो कुनै तीर होइन मूर्खले कहिले झुकाउँदैन टाउको मूर्खले कहिले झुकाउँदैन टाउको नझुक्ने खप्पर हो त्यो शिर होइन यो मेरो भनाइ हो कुनै तीर होइन मान्छेले मान्छे खाए हेर अनि कालमा मान्छेले मान्छे खाए हेर अनि कालमा तिम्रो हाम्रो दुःख ठूलो पीर होइन यो मेरो भनाइ हो कुनै तीर होइन जे देख्छु सोही लेख्छु खोली दिल आजै जे देख्छु सोही लेख्छु खोली दिल आजै गजल यो मेरो तिम्रो जागिर होइन यो मेरो भनाइ हो कुनै तीर होइन उनकै मुहार छ दिलमा वर्षौंदेखि उनकै मुहार छ दिलमा वर्षौंदेखि आमा हुन् मेरी प्रियाको तस्बिर होइन हेर्नुहोस् म कुनै गाली मिर होइन यो मेरो भनाइ हो कुनै तीर होइन राजेश तुफान कार्कीको तुफान गजल संग्रहभित्र संग्रहित गजलहरू वाचन गर्दै आजको बुलबुल तपाईँलाई सुनाइरहेको छु र फेरि यो क्रममा तपाईँलाई स्वागत गर्छु र म अर्को एउटा गजल उहाँको गजल संग्रहभित्रको गजल वाचन गर्छु र त्यसपछि सांगीतिक गजल फेरि सुनाउँछु न उमेर भनियो न थर भनियो न उमेर भनियो न थर भनियो न महल भनियो न घर भनियो जब यी नजरमा तिमी ठोकियौ नि जब यी नजरमा तिमी ठोकियौ नि तिमी पिपल र मलाई बर भनियो न महल भनियो न घर भनियो हिजो ठिकै थियो आज पागल देखे हिजो ठिकै थियो आज पागल देखे हो यही हो प्रेमको असर भनियो न महल भनियो न घर भनियो धेरैको प्रश्न यो को छ तेरो मनमा धेरैको प्रश्न यो को छ तेरो मनमा मेरी आमा प्रियाको अधर भनियो न महल भनियो न घर भनियो गाउँ सोधी हैरान बनायो मित्रले गाउँ सोधी हैरान बनायो मित्रले काठमाडौँमा छ एक नगर भनियो न उमेर भनियो न थर भनियो न महल भनियो न घर भनियो बुलबुलमा अब मैले सुनाउने साङ्गीतिक गजलको पालो छ अन्जु पन्तको स्वरमा ईश्वर खत्रीको संगीत र ध्रुवकेशीको स्वरमा जितायो कसैलाई Supreme. जडौरी कमी जो दाजु लम्बाई मिलाइदिनुहोस् जडौरी कमी दाजु लम्बाई मिलाइदिनुहोस् गरीबलाई खल्ती के काम लौ सिलाइदिनुहोस् फुस्रो क्रान्तिले छोरो खायो र सामन्तीले छोरी फुस्रो क्रान्तिले छोरो खायो र सामन्तीले छोरी न्याय पाइन प्रभु लौन न्याय दिलाइदिनुहोस् गरीबलाई खल्ती के काम लौ सिलाइदिनुहोस् मन्दिर मस्जिद चर्चहरूमा भगवान छौ भने मन्दिर मस्जिद चर्चहरूमा भगवान छौ भने कि उठाउ धरतीबाट कि दुःख बिलाइदिनुहोस् गरीबलाई खल्ती के काम लौ सिलाइदिनुहोस् न मुखमा माड छ न त छ आङमा कपडा न मुखमा माड छ न त आङमा छ कपडा एक छाक मिठो खुवाई बीच पिलाइदिनुहोस् जडोरी कमिजो दाजु लम्बाई मिलाइदिनुहोस् गरीबलाई खल्ती के काम लौ सिलाइदिनुहोस् राजेश तुफान कार्कीका गजलहरूले निम्न आर्थिक आय भएका मानिसहरूको गजल बोल्छ उहाँको पुस्तकभित्र यस्ता किसिमका गजलहरू बढी संग्रहित छन् बाहुन्नौ गजल यस्तो भन्छ यो धरती मेरो बिस्तरा गगन छानो छ यो धरती मेरो बिस्तरा गगन छानो छ भाग्यमानी छुरी एउटा आँखा सानो छ म नेपाली हुँ भन्ने प्रमाण यति भए पुग्ला म नेपाली हुँ भन्ने प्रमाण यति भए पुग्ला महोदय पेटमा ग्यास्ट्रिक र गानो छ भाग्यमानी छुरी एउटा आँखा सानो छ टिलपिल मेरा दुई नयनमा के देख्नुभयो टिलपिल मेरा दुई नयनमा के देख्नुभयो चोट भुल्न साँचेको शराब हो पुरानो छ भाग्यमानी छुरी एउटा आँखा सानो छ छोरीको इज्जत जोगाउन यसकारण गाह्रो भयो छोरीको इज्जत जोगाउन यसकारण गाह्रो भयो मान्नुहोस् सिंहदरबारको शेर पनि कानो छ यो धरती मेरो बिस्तरा गगन छानो छ भाग्यमानी छुरे एउटा आँखा सानो छ फेरि एउटा साङ्गीतिक गजल राख्छु अबको गजल आनन्द कार्कीको आवाजमा ए गजल कि धुन आऊ ए गजल कि धुन आऊ ये गजल की धुन आऊ ए गजल धुन आऊ शा मकती गरो तपस्या नयन मकती गरो तपस्या चिम्ली नयन निशाई तिमी हजुरको घरमा सधैँ हर्ष बढाइ छ हजुरको घरमा सधैँ हर्ष बढाइ छ मेरो घरमा त अझै भोकको लडाइँ छ शत्रु खोज्न धेरै टाढा जानु पर्दैन साथी शत्रु खोज्न धेरै टाढा जानु पर्दैन साथी छिमेकी आफन्त हेर आफ्नै दाजुभाइ छ मेरो घरमा त अझै भोकको लडाइँ छ फुटाउनेले यसरी आज देश फुटायो फुटाउनेले यसरी आज देश फुटायो एउटा छोरो हिन्दू हेर अर्को इसाई छ मेरो घरमा त अझै भोकको लडाईँ छ ए नयाँ युवराजहरू यति ख्याल राखे ए नयाँ युवराजहरू यति ख्याल राखे होसियार हाम्रा चेलीलाई छुन मनाइ छ मेरो घरमा त अझै भोकको लडाईँ छ उता चिया पसलेको बेगबेगी देख्दैछु उता चिया पसलेको बेगबेगी देख्दैछु यता त पोलमै नयाँ युगको म पाइन्छ हजुरको घरमा सधैँ हर्ष बढाइन्छ मेरो घरमा त अझै भोकको लडाइँ छ राजेश तुफान कार्कीका साथमा सुमधुर नेपाली गजलहरू सुन्दै उहाँको गजल संग्रह तुफानभित्रका गजलहरूलाई क्रमशः वाचन गरिरहेको छु मैले र यो क्रममा म यो गजल संग्रहको आठौं गजलमा छु खरको झुपडीमा तालाको के अर्थ खरको झुपडीमा तालाको के अर्थ मरेको शरीरमा मालाको के अर्थ घरमा भुटुन खाने तेल त छैन घरमा भुटुन खाने तेल त छैन धरको दियो बत्ती पालाको के अर्थ मरेको शरीरमा मालाको के अर्थ दिलमा अरूलाई राखेर आखिर दिलमा अरूलाई राखेर रा आखिर मलाई तिम्रो गोरो छालाको के अर्थ मरेको शरीरमा मालाको के अर्थ खाँचो पर्दा तिमी साथमा छैनौ भने खाँचो पर्दा तिमी साथमा छैनौ भने यो सम्पत्ति सुनको बालाको के अर्थ खरको छुपडीमा तालाको के अर्थ मरेको शरीरमा मालाको के अर्थ अब आजको बुलबुलको अन्तिम सांगीतिक गजल राख्दैछु राज सिगदेलको स्वरमा यो गजल भगवान कसम भगवान कसम भगवान कसम भगवान कसम भगवान कसम भगवान कसम भगवान कसम तिमीलाई माया गर्ने मेरो बानी पर्यो भगवान कसम भगवान कसम यो मायाले मलाई अब गर्नु गर्यो भगवान कसम भगवान कसम तिमीलाई माया गर्ने मेरो बानी पर्यो भगवान कसम भगवान कसम यो मायाले मलाई अब गर्नु गर्यो भगवान कसम भगवान कसम कहाँ देखो कहाँ कहाँ देखो कहाँ भेटो चंचल मनले पागल पनले गर्नु गर्यो भगवान कसम भगवान कसम भगवान कसम भगवान कसम भगवान कसम भगवान कसम भगवान कसम भगवान कसम बुझिने प्यास तिमी मन को पा सांगीतिक नेपाली गजलहरू र राजेश तुफान कार्कीको पुस्तकबाट मैले गजल वाचन गरेँ आज तुफान गजल संग्रहबाट राजेश तुफान कार्की काठमाडौँ नागार्जुन आठमा जन्मनु भएको डेनमार्क हाल उहाँको बसिरहेको ठेगाना र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरका महासचिव पनि हुनुहुन्छ उहाँको संलग्नता छ त्यसमा उहाँको यिनै गजलहरू सँगसँगै आजको रात्रिप्रस्तुति बुलबुलबाट उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल विदा माग्दैछौ जाँदा जाँदै यसै पुस्तकको त्रिहत्तरौं गजल वाचन गर्दै शुभरात्रि भन्छौ मलाई बनायो बाटाको दुलो मलाई बनायो बाटाको दुलो लाग्दैछ मुटुमै परेको छ दुलो दुःखलाई ठोसी बाल्दै थिए प्रिया दुःखलाई ठोसी बाल्दै थिए प्रिया तिमीले निभायो घरकै चुलो लाग्दैछ मुटुमै परेको छ दुलो के सोची मेरो हात थाम्न आयो के सोची मेरो हात थाम्न आयो के ती नयनमा परेको थियो दुलो लाग्दैछ मुटुमै परेको छ दुलो अब बाँच्दिन म त मर्छु होला अब बाँच्दिन म त मर्छु होला यी हातखुट्टा भएको छ लुलो मलाई बनायो बाटाको धुलो लाग्दैछ मुटुमै परेको छ दुलो बुलबुल एउटा इरानी चरा बुलबुल